मैले त्यसो त नभन मन दुःख छ मन दुःख छ ज्यान मैले मन दुख्यो भने सोग चल छ सोग चल छ यसो त नभन मन दुःख छ मन दुख्यो भने सोग चल छ शौचाले नै जान्छ सासुलाई पाखी ढोग चल जनमाइने हुँदामा तरुनी तन्ने हुँदामा तरुनी माया दलाउनु मन हे माया दलाउनु सिन्दुर लाउनु धन हे सिन्दुर लाउनु माइतीको कागमा